Shall we? जिल्दै गए व्यथाहरूमा बल्झिँदै गए व्यथाहरूमा बल्झिँदै गए आशाहरूमा अल्झिँदै गए व्यथाहरू negar.

seharumah anjing nega

छैन खै ठाउँ आशाहरूमा अन्जिँदै गाइने व्यथाहरूमा बल्झिँदै गाए व्यथाहरूमा बल्झिँदै गाए आशाहरूमा अल्झिँदै गाए बाटहरूमा बल्झिँदै